रसायो घरको यादले परेली रसायो दिन बिताई छेउ क्यारे हे म त यता परदेशमा दिन बिताई छेउ क्यारी सुनसान त्यो गाउँ घरमा के गर्दै छेउ क्यारी तिहार आयो घर यादले परेली रसायो दिन बितै छेउ क्यारी हे म त यता परदेशमा दिन बितै छेउ क्यारी सुनसान त्यो गाउँ घरमा के गर्दै छेउ क्यारी सुनसान त्यो गाउँ घरमा के गर्दै छेउ क्यारी

तिमी नै छु क्यारी हे यता परदेशमा दिन बिताइ छेउ क्यारी सुनसान त्यो गाउँ घरमा के गर्दै छेउ क्यारी मनमा थिएन सौगुरिनले घर नै दिएन दिन बिताइ छेउ क्यारी देशमा दिन बिताइ छेउ क्यारी सुनसान त्यो गाउँ घरमा के गर्दै छेउ क्यारी सुनसान त्यो गाउँ घरमा के गर्दै छेउ क्यारी

आउने छु बसे दिन बिताइ छेउ क्यारी हे म यता परदेशमा दिन बिताइ छेउ क्यारी सुनसान त्यो गाउँ घरमा के गर्दै छेउ क्यारी माया लु बसे अर्को वर्ष आउने छु अवश्य दिन बिताइ छेउ क्यारी हे म त परदेशमा दिन बिताइ छेउ क्यारी सुनसान त्यो गाउँ घरमा के गर्दै छेउ क्यारी सुनसान त्यो गाउँ घरमा के गर्दै छेउ दिन बिताइछु क्यारे गाउँ घरमा दिन बिताइछु क्यारे सुनसान यो गाउँ